शीर्षक केबल नेपालको सबैभन्दा ठुलो केबल कम्पनी प्रयोग गर्छ एडभान्स जर्मन टेक्नोलोजी उत्कृष्टतामा विश्वास गुणस्तरीय नेपालको सबैभन्दा ठुलो केबल फ्याक्ट्री हरेक तारमा पूर्ण डायमिटरको पक्का ग्यारेन्टी भएको लिटमस केबल लगाऊ बिजुलीको बिल घटाऊ बुटवलमा रहेको लिटमस केबल क्वालिटीमा नम्बर वान हुनुको पर्छ advance German technology radio vision एकानब्बे दशमलव छ हरेक आइतबार दस बजीको समाचार पश्चात एघार बजीसम्म गुन्जाने कार्यक्रम मुक्तक मालाको समय आज पनि शुरू भइसक्यो मदन भण्डारी सधैँ चाहिँ तपाईँहरू समक्ष उपस्थित भइसकेको छु मलाई प्रविधि समिजनमा कविता श्रेष्ठजीले साथ दिइरहनु भएको छ एकानब्बे दशमलव छ मेगार्समा अहिले तपाईँले हामीलाई पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोड़िएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको हुनुपर्छ त्यस्तै W dot vision dot com dot NP log on गरेर संसारभरिकै साथ सुनिरहनु भएको हुनुपर्छ तपाई सम्पूर्ण प्रिय मुक्तकमनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता कार्यक्रम मुक्तक मालामा हामी तपाईँहरूले नै पठाउनुभएका मिठा मिठा मुक्त खरबहरू राख्ने गर्छौं मुक्तकारहरूसँगको भलाकुसारी राख्ने गर्छौं मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईँहरू समक्ष पुर्याउने गर्छौं आजको कार्यक्रम मुक्तक मालामा मैले तपाईँहरूको लागि भनेर एउटा भेट लिएर आएको छु त्रैमासिक पत्रिका मुक्तक सागरको आयोजनामा झापाको बिर्तामोड़मा एक समारोहका बीच श्रष्टा सम्मान तथा मुक्तक वाचन कार्यक्रम गत शनिबार सम्पन्न भयो आज म तपाईँहरू समक्ष सोही कार्यक्रममा मुक्तक वाचन गर्नुहुने मुक्तकारहरूका मुक्त करपहरू लिएर उपस्थित भएको छु हामी मुक्तक सुन्नेछौ उहाँहरूकै आवाजमा कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ विवश पोखरेलजी र मुक्तक सागरका सम्पादक निशा केसीजीले झापाका अग्रज साहित्यकार केशव आचार्यजीलाई मुक्तक सागर साहित्य सम्मान प्रदान गर्नुभयो झापा मोरङ सुनसरी धनकुटा काठमाण्डु लगायतका स्थानबाट मुक्तकारहरूको रहर उपस्थितिले साढे तीन घण्टाको समय पनि छोटो गराइदियो कार्यक्रममा सम्मानित स्रष्टा केशव आचार्यजी कवि गीतकार संगीतकार गायक तथा पत्रकार चन्द्र भण्डारीजी कवि गणेश निरौलाजी साहित्यकार विमल वैद्यजी घुम्ती मुक्त टोलीका संस्थापक रुद्र अधिकारीजीले मन्तव्य राख्नुभएको थियो सम्मानित स्रष्टा केशव आचार्यजीको परिचय कवि लीला अनमोलजीले स्वागत मन्तव्य मिलन संगरौलाजीले कार्यक्रममाथि प्रकाश सुनिता तामाङजीले र कार्यक्रमको संचालन हरि बरालजीले गर्नुभएको कार्यक्रमको संयोजन झापाली साहित्य समाज वीरता मोड र पालुआ मिडिया वीरता मोडले संयुक्त रूपमा गरेको थियो आजको कार्यक्रम मुक्तक मालामा मैले अघि पनि भने म सोही कार्यक्रममा दुई दर्शन भन्दा बढ़ी मुक्तकारहरूले प्रस्तुत गर्नुभएका मुक्त करपहरू उहाँहरूकै आवाजमा राख्नेछु म सबैजना मुक्तकारहरूलाई आजको कार्यक्रममा त पक्कै समेट्न सक्दिन तपाईले आज समेट्न छुट्नुभएका मुक्तकारहरूको मुक्तक सुन्न अर्को कार्यक्रम मुक्तक मालाको प्रतीक्षा भने गर्नुपर्ने हुन्छ कार्यक्रममा होम सुवेदीजी टंक विकल्पजी उमेश विरोधीजी अनुहार अलीजी भिजन गोराकाईजी लीला अनमोलजी लक्ष्मी आचार्यजी विकास शिवाजी अम्बिका खरेल उप्रेतीजी लक्ष्मी रायमाझीजी कृष्ण निराकारजी मुना मंजरीजी पदम निरौलाजी पवन ढुङ्गेलजी पुष्पा प्रकृति चमलागाईजी सबिन सिटौलासी तुलसी प्रसाद भट्टराईजी देवी चरण भण्डारीजी चित्रा कोइरालाजी पुष्प काफ्लेजी लक्ष्मी अच्युत ढुङ्गानाजी प्रचुर अभावजी सुमन सिंगलजी स्नेह पौडेलजी विमल वैद्यजी रुद्र अधिकारीजी केशव आचार्यजी विवश पोखरेलजी र निशा केसीजीले मुक्तक वाचन गर्नुभएको थियो हेरौं निर्धारित समयमा म आज कतिजना मुक्तकारहरूको आवाज तपाईँहरू समक्ष राख्न भ्याउँछु म तपाईँहरूलाई सोझी कार्यक्रम भएको हलतर्फ लिएर जान चाहन्छु जहाँ कार्यक्रम सञ्चालन गर्दै हुनुहुन्छ मित्र हरि बरालजीले आजको कार्यक्रम सञ्चालन हुँदै गर्दा बीच बीचमा उहाँले मलाई साथ दिनु नै हुनेछ म तपाईँहरूलाई सोही तर्फ लिएर जानेछु जहाँ सुन्नेछौ हामी मुक्तकारहरूको मुक्त उहाँहरूकै आवाजमा कार्यक्रमलाई अगाडि बढाइदिनु हुनका लागि अग्रज व्यक्तित्व आदरणीय श्री होम सुवेदीज्यूलाई म मुक्त प्रस्तुत गरिदिनु हुनका लागि अगाडि निम्त्याउन चाहन्छु धन्यवाद भिड हुने ठाउँमा नै मन्दिर होस् ताक पारिरहन् भिडभाड हुने ठाउँमा नै मन्दिर होस् ताक पारिरहन् आफ्नो इज्जत फालेर हात पसारिरहन् भीड़भाड़ हुने ठाउँमा नै मन्दिर होस् ताक पारिरहन् आफ्नो इज्जत फालेर हात पसारिरहन् अनि यिनलाई सधैँ आइरहोस् एकादशी अनि यिनलाई सधैँभरि आइरहोस् एकादशी यी आशे देवताहरूलाई आशे देवताहरूले पनि छाक पारिरहन् पहिलो मुक्त थियो देवताहरू जहाँ जहाँ जहाँ भिड हुन्छ त्यहाँ त्यहाँ मन्दिर बनाउने चलनमाथिको तत्कालको मेरो उहिलेको व्यङ्ग थियो यो दोस्रो जन्माउँछिन् हुर्काउँछिन् पढाउँछिन् चारो हाल्छिन् जन्माउँछिन् हुर्काउँछिन् पढाउँछिन् चारो हाल्छिन् एउटी आमा दर्जन जति सन्तान पाल्छिन् जन्माउँछिन् हुर्काउँछिन् पढाउँछिन् चारो हाल्छिन् एउटी आमा दर्जन जति सन्तान पाल्छिन् तर ती सबै सन्तानलाई एउटी आमा पाल्न गाह्रो हुन्छ यसैले बुढे बुढेसकालमा वृद्धाश्रमतिरको पाइलो चाल्छन् यसै गरी हामी टङ्क विकल्पज्यूलाई अगाडि निम्त्याउन चाहन्छौँ यतिखेर उहाँका मुक्तकहरू अबको क्रममा रहनेछन् आदरणीय सर टङ्क विकल्प धन्यवाद भाइ म समयको भ्रष्टाचार गर्दिन मुक्त आजकल जथाभावी घर बाहिर ननिस्कनु बामा टेकेको लट्ठी खोसिन सक्छ आजकल जथाभावी घर बाहिर ननिस्किनु बामा टेकेको लट्ठी खोसिन सक्छ आफ्नै आँखाले देखेको सत्य कुरा पनि प्वाक्क नभन्नु मुखमा अगुल्टो झोसिन सक्छ बरु आफ्नै घर गोठमा भएका गाई बाछीहरूको खुब याद गर्नु बरु आफ्नै घर गोठमा भएका गाई बाछीहरूको खुब याद गर्नु नत्र बाली चोरेर खान पल्केको उन्मत्त साँडे पोसिन सक्छ अब अन्तिममा एउटा प्रेमको त भन्नु पर्यो नि त जवानीको लेनदेन त अब सबै ढिसमिस भयो जवानीको लेनदेन त अब सबै ढिसमिस भयो सिंह थियो यौवन पनि टुक्रिएर पिस पिस भयो तर पनि ठिकै छ मनमा कति दुःख नलिनु प्रिय तर पनि ठिकै छ मनमा कति पनि दुःख नलिनु प्रिय आखिर अङ्गुर चाउरियो त के भयो किसमिस भयो धन्यवाद अबको क्रममा मुक्तकार उमेश विरोधीजी मन्दिर मस्जिद चर्च गुम्बा पहिचान उही हुन् पुज्ने विधि भिन्न होला भगवान उही हुन् हामी धर्मको नाममा युद्ध गर्दै नगरौँ हो मन्दिर मस्जिद चर्च गुम्बा पहिचान उही हुन् पुज्ने विधि फरक होला भगवान उही हुन् हामी धर्मको नाममा युद्ध गर्दै नगरौँ हो बाइबल गीता त्रिपिटक वेद कुरान हो यो दोस्रो चोटै चोट दिन्छौ अनि सोध्छौ कस्तो छ गएपछि निष्ठुरी बनि सोध्छौ कस्तो छ हाँस्न रुन अचेल बहाना चाहिन्न मलाई चोटै चोट दिन्छौ अनि सोध्छौ कस्तो छ गएपछि निष्ठुरी बनि सोध्छौ कस्तो छ हाँस्न रुन अचेल बहाना चाहिन्न मलाई पागल शरीर बनाएर नि सोध्छौ कस्तो छ ढुक्क हुनुहोस् देश बन्छ फरक पर्दैन मेरो सरकार यस्तै भन्छ फरक पर्दैन जाबो सिमाना मात्रै त मिचिएको हो ढुक्क हुनुहोस् देश बन्छ फरक पर्दैन मेरो सरकार यस्तै भन्छ फरक पर्दैन जाबो सिमाना मात्रै त मिचिएको हो देशको नक्सा उही रहन्छ फरक पर्दैन हस् धन्यवाद यतिखेर म पुष्पा प्रकृति जिउ अगाडि निम्ति आउन चाहन्छु आफ्नो मुक्तकको लागि धन्यवाद सर तिमी कृष्ण मरादा हुनु पर्छ प्यारो मान्छे तिमी कृष्ण मरादा हुनु पर्छ प्यारो मान्छे हराउन सक्ने बाधा पर्छ प्यारो मान्छे जिन्दगीका हरेक यात्रा खास बनाउँदै गर जिन्दगीका हरेक यात्रा खास बनाउँदै गर सुख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 मान्छेको माया खोला को पानी जस्तो किनार किनारलाई भागने लहर को बानी जस्तो यो लिटमस केवल हो जी बिजुलीको तारमा नम्बर वान क्वालिटी यो लिटमस केबल हो जी पूर्ण डायामिटरको पक्का ग्यारेन्टी चल्छ जीवन भरि बचाउँदै बिजुली यो लिटमस केबल हो जी बिजुलीको तारमा नम्बर वान क्वालिटी यो लिटमस केबल हो जी नेपालको सबैभन्दा ठुलो केबल कम्पनी प्रयोग गर्छ एडभान्स जर्मन टेक्नोलोजी यो लिटमस के बन हो जी बिजुली को तारना number one quality advance German technology बट उत्पादित गुणस्तर को पहचान लिटमस केबल क्वालिटी मा नंबर वन यो लिटमस केबल हो जी रेडियो विजन तपाईँको रेडियो तपाईँकै आवाज राज के हो राज के हो लिटमस केबल क्वालिटीमा नम्बर वान हुनुको राज के हो advance German technology Litmus cable लगाऊ बिजुलीको बिल घटाऊ लिटमस केबलद्वारा प्रायोजित कार्यक्रम मुक्तक माला तपाईँले सुनिरहनु भएको छ थोरै समय अघि तपाईँले सुन्नुभयो नारायण गोपालजी र ज्ञानु राणाजीले गाउनु भएको डाक्टर राममान त्रिसितजीले लेख्नु भएको शिव शंकरजीले संगीत भर्नु भएको निकै नै मिठो गीत आजको कार्यक्रम मुक्तक मालामा हामी त्रैमासिक पत्रिका मुक्तक सागरको आयोजनामा गत शनिबार झापाको मोडमा सम्पन्न श्रष्टा सम्मान तथा मुक्तक वाचन कार्यक्रममा प्रस्तुत गर्नुहुने मुक्तकारहरूको मुक्तक आलो पालोमा जोडिरहेको छु तपाईँहरूलाई मैले कार्यक्रम हलतर्फै लिएर जान चाहन्छु जहाँ अबको क्रममा मुक्तको वाचन गर्न आउँदै हुनुहुन्छ मुक्तकार अनवर अलीजी हार्दिक नमन सम्पूर्णमा साहित्यको एउटा तारा बन्न खोज्दैछु साहित्यको एउटा तारा बन्न खोज्दैछु गरिब दुखीहरूको सहारा बन्न खोज्दैछु साहित्यको एउटा तारा बन्न खोज्दैछु दुखी गरिबहरूको सहारा बन्न खोज्दैछु हटाउनु छ अन्धविश्वास अनि रूढिवादी धुनलाई मैले समाज धारा बन्न खोज्दैछु देखाएर पद र पावरको सान बेचिदिन्छ देखाएर पद र पावरको सान बेचिदिन्छ केही सोच्दै नसोची पहिचान बेचिदिन्छ देखाएर पद र पावरको सान बेचिदिन्छ केही सोच्दै नसोची पहिचान बेचिदिन्छ यो देशको एउटा जिम्मेदार कर्मचारीले एक कप चियामा आफ्नो इमान बेचिदिन्छ अर्को सम्पत्ति मात्र होइन ज्यान तक तिमीलाई दिएको छु सम्पत्ति मात्र होइन ज्यान तक तिमीलाई दिएको छु मेरो भागको खुसी पटक पटक तिमीलाई दिएको छु सम्पत्ति मात्र होइन यो ज्यान तक तिमीलाई दिएको छु मेरो भागको खुसी पटक पटक तिमीलाई दिएको छु आश्रममा छोड आश्रममा छोड या जेसुकै गुनासो गर्दिन छोरा मरे पनि जलाउने हक तिमीलाई नै दिएको छु धन्यवाद धन्यवाद सर अली भिजन कुरा गाई तपाईँ आउँदै गर्नुहोला धन्यवाद सरकारले जुनसुकै घडी भत्काउन सक्छ भएको त्यही झुपडी भत्काउन सक्छ यो सरकारले जुनसुकै घडी भत्काउन सक्छ भएको त्यही झुपडी भत्काउन सक्छ तिमी पैसालाई राख म आमालाई राख्छु तिमी पैसालाई राख म आमालाई राख्छु हेरौँ हुरीले कुन बढी भत्काउन सक्छ दोस्रो मुक्तक सर यति कुरा त सबैजनाले थाहा पाउनुपर्छ यति कुरा त सबैजनाले थाहा पाउनुपर्छ एकपटक दुश्मनलाई पनि अपनाउनु पर्छ यति कुरा त सबैजनाले थाहा पाउनुपर्छ एकपटक दुश्मनलाई पनि अपनाउनु पर्छ छाती नमाग्नुहोस् बदलामा शिर दिन्छु म छाती नमाग्नुहोस् बदलामा शिर दिन्छु म छाती त प्यारीलाई चिरेर देखाउनु पर्छ आकाशको जुनालाई छुन मन लाग्छ आकाशको जुनालाई छुन मन लाग्छ तिम्रै काखमा पल्टिएर रुन मन लाग्छ यो दुःखको पहाड़ बोकी कहाँसम्म जाउँ यो दुःखको पहाड़ बोकी कहाँसम्म जाउँ संयोजनी तिम्रै हुन मन लाग्छ तिम्रै काखमा पल्टिएर रुन मन लाग्छ धन्यवाद अब क्रममा मुक्तक वाचन गर्दै हुनुहुन्छ मुक्तकार लीला अनवलसी पहिलो मन पराउनु हुँदैन जाने र मन पराए मन पराउनु हुँदैन जाने र मन पराए मायामा यति छुट छ छान खाने र मन पराए मन पराउनु हुँदैन जाने र मन पराए मायामा यति छुट छ ठाने र मन पराए तिमीलाई पाउनै पर्छ कुनै गुनासो छैन अरे तिमीलाई पाउनै पर्छ कुनै गुनासो छैन यो यो जिन्दगीको आस्था मानेर मन पराए जीवन आगो हो बल्नुपर्छ भन्थ्यौ जीवन आगो हो बल्नु पर्छ भन्थ्यो दासता अब छिट्टै ढल्नुपर्छ भन्थ्यो जीवन आगो हो बल्नुपर्छ भन्थ्यो दासता छिट्टै अब ढल्नुपर्छ भन्थ्यो याद आयो आज पनि देश उस्तै छ जो हिजो जस्तो याद आयो आज पनि देश उस्तै छ जो हिजो जस्तो कुसंस्कार र कुरुति जल्नुपर्छ भन्थ्यो कुसंस्कार र कुरुति जल्नुपर्छ भन्थ्यो धन्यवाद मुक्तक वाचनको क्रममा आउँदै हुनुहुन्छ मुक्तकार लक्ष्मी आचार्यजी धन्यवाद पहिलो मुक्तक छ चाहनाहरू धितो राखेर हातमा खेला पर्छ चाहनाहरू धितो राखेर हातमा खेला पर्छ निष्पटता उदाउन आँसुको आहाल सोर्नु पर्छ यस्तै हो साथी धन हुनेले मन हुनेलाई गर्दैन यस्तै हो साथी धन हुनेले मन हुनेलाई गन्दैन अभावका पहाड फुटाउन आफैले पत्थर निचोर्नुपर्छ अभावका पहाड फुटाउन आफैले पत्थर निचोर्नुपर्छ अर्को मुक्त छ दोस्रो थाहा छैन म जमिनमा छु या पानीमा छु थाहा छैन म जमिनमा छु या पानीमा छु तिरस्कृत छु या त्यो आँखाको नानीमा छु कसले लुट्यो तलाई भनी नसोध प्रिय तिमी कसले लुट्यो तलाई भनी नसोध प्रिय तिमी म तिम्रै इज्जत लुटिएको राजधानीमा छु तेस्रो मुक्त हजारौं फूलहरू च्यातियो न्याय मरेको देशमा हजारौं फूलहरू च्यातियो न्याय मरेको देशमा विश्वासको बर्खाल भत्कियो न्याय मरेको देशमा सुरक्षाका धरहराहरू ढालेर सम्वर्धनको कुरा गर्दै सुरक्षाका धरहराहरू ढालेर सम्वर्धनको कुरा गर्दै कानूनलाई पैसामा साटियो न्याय मरेको देशमा धन्यवाद धेरै धेरै धन्यवाद छ लक्ष्मी आचार्यजी निकै रमाइला मिठा मुक्तकहरू प्रस्तुत गरेर विदा भइसक्नु भएको छ मैले विकास युवाजीलाई अगाडि निम्त्याउन चाहन्छु त्यस पश्चात अम्बिका खरेलजी तपाईँ तयारी अवस्थामा रहनुहोला आफ्नो मुक्तकको लागि धन्यवाद पहिलो मुक्त श्रीमतीको लागि कहिले पिज्जा कहिले डल आउँछ श्रीमतीको लागि कहिले पिज्जा कहिले डल आउँछ र आफ्नो लागि भनेर साथमा अल्कोहल लिएर आउँछ श्रीमतीको लागि कहिले पिज्जा कहिले डल आउँछ र आफ्नो लागि भनेर साथमा अल्कोहल लिएर आउँछ यो जाडोले कठ्याङ्ग्रेर मर्नु अघि सोध्न बुढी हाम्रो लागि छोरो कहिले कम्मल लिएर आउँछ दोस्रो मुक्त कोही साथी जग्गेलाई सजाउँदै थिए तिम्रो घरमा कोही साथी जग्गेलाई सजाउँदै थिए तिम्रो घरमा कोही गोरी मस्की मस्की लजाउँदै थिए तिम्रो घरमा रगत उस्तै भए पनि पर खेतको डिलमा बसी कोही साथी पन्छे बाजा बजाउँदै थियो तिम्रो घरमा कोही साथी पन्छे बाजा बजाउँदै थियो तिम्रो घरमा घुम्तीमा फेरि गाह्रो हुन्छ फुकाउन फुकाउन घुम्तेमा नाउ है भोलि जब हुन्छौ को संग टाढा टाढा फूल जस्तो माया पनि बिझाउने बन्छ काढा काढा सुस्केरामा रात बिर्छ सक्ने छैन निदाउन निदाउन घुम्तीमा नाउ है बम खोजी बिजुलीको तारमा नम्बर वान क्वालिटी रोलिटमस केबल होजी नेपालको सबैभन्दा ठुलो केबल कम्पनी प्रयोग गर्छ एडभान्स जर्मन टेक्नोलोजी यो लिटमस केबल होजी बिजुलीको तारमा number one quality advance German टेक्नोलोजीबाट उत्पादित गुणस्तरको पहिचान लिटमस केबल क्वालिटीमा नम्बर वान लिटमस केबल होजी रेडियो भिजन तपाईँको रेडियो तपाईँकै आवाज भर्खरै तपाईँले सुन्नुभयो गायक प्रेमध्वज प्रधानजीले गाउनु भएको प्रेमध्वज प्रधानजीले नै संगीत भर्नुभएको रत्न शमशेर थापाजीले लेख्नु भएको निकै नै मिठो गीत नेपालको सबैभन्दा ठूलो केबल फ्याक्ट्री हरेक तारमा पुनः डायमिटरको पक्का ग्यारेन्टी भएको लिटमस केवलद्वारा प्रायोजित कार्यक्रम मुक्तक माला तपाईँ सुनिरहनु भएको छ म मुक्तक मालामा तपाईँहरू समक्ष आज मुक्तको वाचन राखिरहेको छु छापाको बिर्ता मोडमा गत शनिबार त्रैमासिक पत्रिका मुक्तक सागरको आयोजनामा आयोजित कार्यक्रममा मुक्तकारहरूले राख्नु भएको मुक्तक जस्ताको त्यस्तै तपाईँहरू समक्ष उहाँहरूकै आवाजमा म राखिरहेको छु अब क्रममा म तपाईँहरूलाई पुनः कार्यक्रम हलतर्फै लिएर जान चाहन्छु जहाँ मुक्तको वाचन गर्दै हुनुहुन्छ अम्बिका खरेल उप्रेतीजी नजर उनको बुझ्नलाई मैले आँखा खोले नजर उनको बुझ्नलाई मैले आँखा खोले दाउरा माथि कोइला राखी अलिकति घोले बेइमानको भूत जान तापके जलाएपछि बेइमानको भूत जान तापके जलाएपछि अग्नि जला माथि राखी ममतालाई खोले अग्नि जला माथि राखी ममतालाई खोले मेरो दोस्रो मुक्त छ आफ्नै मुठी छर्छ किसानले मुरी फलाउँछ आफ्नै मुठी छर्छ किसानले मुरी फलाउँछ चिर्दै धरती उत्साहको यहाँ मुना पलाउँछ वर्षा भेल हिलो काँदो आँटा छाता ओढ्छ आकाशको वर्षा भेल हिलो काँदो छाता ओढ्छ आकाशको जस्तै परिस्थितिमा नि जीवन सभ्य चलाउँछ जस्तै परिस्थितिमा नि जीवन सभ्य चलाउँछ धन्यवाद धेरै धेरै धन्यवाद अम्बिका करेलजी आफ्नो मुक्तको लागि म यतिखेर लक्ष्मी रायनाजीजीलाई पनि अगाडि निम्त्याउन चाहन्छु आफ्नो मुक्तको लागि धेरै धेरै धन्यवाद सम्पूर्णमा नमन म लक्ष्मी रायमाजी विराटनरबाट म केही मुक्तक भन्छु मेरो पहिलो मुक्तक छिप्पिएको पछि आफै बिहान आउँछ बिर्सदैन कहिले दिनहौ गीत गाउँछ छिप्पिएको रात पछि आफै बिहान आउँछ बिर्सदैन कहिले दिनहौ गीत गाउँछ आहा कति सासो नियममा बाँधिएको छ प्रकृति आहा कति सासो नियममा बाँधिएको छ प्रकृति किन सक्दैन मानिस बाँधिन स्वयं नियम बनाउँछ दोस्रो मुक्त सरी बगिरह्यो आँसु बनेर पानी तिमी परदेशमा प्यारा यता बग्यो जवानी सरी बगिरह्यो आँसु बनेर पानी तिमी परदेशमा प्यारा यता बग्यो जवानी दिन बिते रात बिते कैयौं साल बिते पर्खिएर दिन बिते रात बिते कैयौ साल बिते पर्खिएर कति देख्नु सपनीमा थाकिसके आँखाका नानी अब एउटा तेस्रो मुक्तक मेरो दुःखहरू भजाउने साधन भइदिए कतै रहरहरू बजाउने मादल भइदिए कतै दुःखहरू भजाउने साधन भइदिए कतै रहरहरू बजाउने मादल भइदिए कतै तपसिल भएर ऐजन ऐजन हुने थिए कि तपसिल भएर ऐजन ऐजन हुने थिएनन् कि यी सबै आफ्नै भित्र सजाउने तागत भइदिए कतै धन्यवाद यतिखेर म कृष्ण निराकार सरलाई अगाडि निम्त्याउन चाहन्छु धन्यवाद मेरो पहिलो मुक्तक कति मिठो त्यो जुलेबी कतै छैन दुलो कति मिठो त्यो जुलेबी कतै छैन दुलो बिना दुलो बनाउनेले रस कसरी हुलो यसै भन्थ्यो गाई चराउँदा हाम्रो हर्के नेता सिंह दरबार छिरेपछि सबै कुरा भुलो सबै कुरा अब अर्को एउटा मुक्त छ जीवन लटरम्मा अङ्गुर जे फलोस् जीवन लटरम्मा अङ्गुर जे फलोस् यात्रा शिक्षा र साहित्यमै चलोस् आखिर लानु के छ के छ दाई बाँचुन्जेल यो जिन्दगी मैन भएर बलोस् मैन भएर बलोस् धन्यवाद मुक्तको आसनको निमित्त अब भने हुनुहुन्छ मुक्तकार सबिन सिटौलासी धन्यवाद सम्पूर्ण उपस्थित साहित्य अनुरागी मनहरू म सरासर आफ्ना मुक्तकै वाचन गर्छु बोलीमा मिसाएर मोहनी विश्वास दिलाउँछे बोलीमा मिसाएर मोहनी विश्वास दिलाउँछे भगवान कसम भनी भनी विश्वास दिलाउँछे बोलीमा मिसाएर मोहनी विश्वास दिलाउँछे भगवान कसम भनी भनी विश्वास दिलाउँछे म त उसको सामु सत्य बोल्दा पनि जोकर हुन्छु म त उसको सामु सत्य बोल्दा पनि जोकर हुन्छु ऊ त झुट बोलेर पनि विश्वास दिलाउँछु रोपेर कसले गर्यो मलजल चिन्ने होस् रोपेर कसले गर्यो मलजल चिन्ने होस् कसरी लाग्यो आफूमा फल चिन्ने होस् रोपेर कसले गर्यो मलजल चिन्ने होस् कसरी लाग्यो आफूमा फल चिन्ने होस् मेरो छोरो यस्तो होस् उस्तो होस् भन्दिन मेरो छोरो यस्तो होस् उस्तो होस् भन्दिन मेरो छोरो बस मलाई हरपल चिन्ने होस् यही हो उसको मुख्य कमजोरी दगुर्न सक्दिन यही हो उसको मुख्य कमजोरी दगुर्न सक्दिन घाँटीमै कसिन लागे पनि डोरी दगुर्न सक्दिन यही हो उसको मुख्य कमजोरी दगुर्न सक्दिन घाँटीमै कसिन लागे पनि डोरी दगुर्न सक्दिन झस्किन्छु बलात्कारीले पछ्याए के गर्दी हो झस्किन्छु बलात्कारीले पछ्याए के गर्दी हो पाउमा समस्या छ मेरी छोरी दौड्न सक्दिन हस् यतिखेर म निम्तो गर्न चाहन्छु तुलसी प्रसाद भट्टराईज्यूलाई धेरै धेरै धन्यवाद यही जुनीमा तिमीलाई पाउने आशा गरेको छु यही जुनीमा तिमीलाई पाउने आशा गरेको छु जुनी जुनीसम्म माया लाउने आशा गरेको छु जीवन एउटा निरन्तर बगिरहने यात्रा रहेछ जीवन एउटा निरन्तर बगिरहने यात्रा रहेछ त्यही यात्रामा तिमी पनि आउने आशा गरेको छु पहिलो मुक्त दोस्रो मुक्त माया गर्ने बाहनाले लुट्नसम्म लुटिएमा माया गर्ने बाहनाले लुट्नसम्म लुटिए म अर्को मान्छे भेटेपछि दो बाटोमै छुटिए म यस्तै भयो कलिधर्म मान्छेलाई लागेपछि रात दिनको पिरोले सधैँ भुट भुटिए म अब तेस्रो मुक्त भावी छ भाग्य लेख्ने कट्टा हुँदैन साथी भावी छ भाग्य लेख्ने कट्टा हुँदैन साथी जो हुन्छ लेखिएको सट्टा हुँदैन साथी भोगेर सक्नु पर्ने जे जे छ जिन्दगीमा भोगेर सक्नु पर्ने जे जे छ जिन्दगीमा सक्दैन टार्न मान्छे ठट्टा हुँदैन साथी सक्दैन टार्न मान्छे ठट्टा हुँदैन साथी धन्यवाद यतिखेर म देवी चरण भण्डारी सरलाई अगाडि निम्त्याउन चाहन्छु आफ्ना मिठा मुक्तको लागि देवी चरण भण्डारी ढुङ्गालाई देउता माने पुजे देउरालीमा ढुङ्गालाई देउता माने पुजे देउरालीमा आँधी हुरी झरी वर्षा रुझे देउरालीमा ढुङ्गालाई देउता माने पुजे देउरालीमा आँधी हुरी झरी वर्षा रुझे देउरालीमा जति पूजा गरे पनि जति पूजा गरे पनि छैन प्रतिक्रिया ढुङ्गो आखिर ढुङ्गै रहेछ बुझे देउरालीमा ढुङ्गो आखिर ढुङ्गै रहेछ बुझे देउरालीमा खुकुरीको चोट के हो अचानोलाई थाहा हुन्छ खुकुरीको चोट के हो अचानोलाई थाहा हुन्छ अचानोलाई पीडा हुँदा खुकुरीलाई आहा हुन्छ अचानोलाई पीडा हुँदा खुकुरीलाई आहा हुन्छ सत्ता भत्ता कुर्सी बिना एकछिन बस्न नसक्नेलाई सत्ता भत्ता कुर्सी बिना एकछिन बस्न नसक्नेलाई आफू बाहेक अर्को पुग्दा हुनसम्म डाहा हुन्छ आफू बाहेक अर्को पुग्दा हुँदासम्म डाहा हुन्छ ईश्वरप्रति गुनासो गर्छु म आफ्नै सृष्टि विद्रुप पारी रमाउँछ ईश्वर आफ्नै सृष्टि विद्रुप पारी रमाउँछ ईश्वर मौका थोपी ठाउँ कुठाउँ समाउँछ ईश्वर हुने खाने पैसावाला ईश्वरका भक्त दिन दुखीलाई पीडा समाउँछ ईश्वर दिन दुखीलाई पीडा समाउँछ ईश्वर धन्यवाद यतिखेर म पवन ढुङ्गेल अगाडि निम्त्याउन चाहन्छु त्यस पश्चात चित्रा कोइरालाजी तपाईँ तयारी अवस्थामा रहिदिनु होला सम्पूर्णमा नमन बाहिर हाँसेर भित्र पीर राखेको छु बाहिर हाँसेर भित्र पीर राखेको छु जसो तसो मनलाई स्थिर राखेको छु बाहिर हाँसेर भित्र पीर राखेको छु जसो तसो मनलाई स्थिर राखेको छु पागल प्रेमी जस्तो अझै आश राखेर सिन्दुर नलगाएको तिम्रो तस्बिर राखेको छु अब दोस्रो साथी फेरि फेरि रमाउन खोज्ने तिमी शरीर बेची सम्पत्ति कमाउन खोज्ने तिमी साथी फेरि फेरि रमाउन खोज्ने तिमी शरीर बेची सम्पत्ति कमाउन खोज्ने तिमी रुदै हिँड्दा आँसु पुछिदिएको मात्रै के थिए अर्काको नासु मलाई थमाउन खोज्ने थिए अबको क्रममा हुनुहुन्छ मुक्तकार सित्रा कोइरालासी अनमोल हिरा हुन् वसुन्धरा महँगो दाउ नहालुन् अनमोल हिरा हुन् वसुन्धरा महँगो दाउ नहालुन् सियो बन्दै छिरेर हात्तीको भयानक भाउ नहालुन् सियो बन्दै छिरेर हात्तीको भयानक भाउ नहालुन् चर्किसके स्वाभिमान वेदना असह्य भो चर्किसके स्वाभिमान वेदना असह्य भो हो चाहिन्छ समृद्धि तर राष्ट्रघाती पाउ नहालुन् हो चाहिन्छ समृद्धि तर राष्ट्रघाती पाउ नहालुन् एउटा भ्रष्टाचार सम्बन्धी छ अनैतिकताको पहाड बारम्बार थामिदिने हामी अनैतिकताको पहाड बारम्बार थामिदिने हामी छोपिन्छ उचालिन्छ अपराध सही दिने हामी छोपिन्छ उचालिन्छ अपराध सही दिने हामी चुरमुराउनै नसकिने गरी थिचिएको त छैनौ चुरमुराउनै नसकिने गरी थिचिएको त छैनौ पग्लिँदैछ स्वाभिमान मैनबत्ती झै बलिदिने हामी पग्लिँदैछ स्वाभिमान मैनबत्ती झै बलिदिने हामी सूचना कसैको अधिकार र कसैको व्यापार पनि हो सूचना कसैको अधिकार र कसैको व्यापार पनि हो केही असल र केही खराबहरूको बजार पनि हो केही असल र केही खराबहरूको बजार पनि हो के कति परिष्कृत हुँदैछौँ हामी हिजो भन्दा आज के कति परिष्कृत हुँदैछौँ हामी हिजो भन्दा आज यो त आफै भित्रको अनुसन्धान र आविष्कार पनि हो यो त आफै भित्रको अनुसन्धान र आविष्कार पनि हो एक लई बसदा सगळी मलाई सबैभन्दा ठुलो केबल कम्पनी प्रयोग गर्छ एडभान्स जर्मन टेक्नोलोजी यो केबल हो जी रेडियो भिजन तपाईँको रेडियो तपाईँकै आवाज लिटमस केवलद्वारा प्रायोजित कार्यक्रम मुक्तक माला तपाईँ सुनिरहनु भएको छ लिटमस केवल क्वालिटीमा नम्बर वान हुनुको राज हो एडभान्स जर्मन टेक्नोलोजी लिटमस केवल लगाऊ बिजुलीको बिल घटाउ यो मिठो अनुरोध तपाईँलाई गर्दै भर्खरै तपाईँहरू समक्ष मैले राख्ने गीत गायिका अरूणा लामाजीले गाउनुभएको देवभद्राचार्यजीले लेख्नुभएको गणेश रत्नले संगीत भर्नुभएको निकै नै मिठो गीत आजको कार्यक्रम मुक्तक मालामा मैले त्रैमासिक पत्रिका मुक्तक सागरको आयोजनामा झापाको बिर्ता मोड़मा सम्पन्न श्रष्टा सम्मान तथा मुक्तक वाचन कार्यक्रममा मुक्तकारहरूले राख्नुभएका मुक्त तरफहरू उहाँकै आवाजमा प्रस्तुत गरे अर्को साताको कार्यक्रममा बाँकी मुक्तकारहरूलाई म पक्कै जोड्नेछु तपाईँले अर्को साताको कार्यक्रम सुन्न छुटाउनु हुने छैन जुन कार्यक्रमको संयोजन झापाली साहित्य समाज र पालुवा मिडिया वीरता मोडले गरेको थियो आजको कार्यक्रम तपाईँलाई के कस्तो लाग्यो कार्यक्रम सुन्दै जाँदा तपाईँलाई मुनि मुक्त पठाउन मनभयो प्रतिक्रिया बाँड्न मन भयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ Muktakmala at the rate Gmail dot कममा तपाईँले मुक्तक मेल गर्न सक्नुहुन्छ प्रतिक्रिया पठाउन सक्नुहुन्छ मुक्तक मुक्तकमालाको फेसबुक पेज फेसबुक आईडीमा पनि मुक्त खराबहरू प्रतिक्रियाहरू तपाईँले पठाउन सक्नुहुन्छ यस समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि समीक्षणका निमित्त कविता श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई धन्यवाद कार्यक्रम उत्पादनमा सहयोग गर्नुहुने मित्र हरिवर दरालजीलाई विशेष धन्यवाद दिँदै जाँदा जाँदै म मदन भण्डारी तपाईँहरू समक्ष राख्न चाहन्छु गायक प्रदीप राज पाण्डेजीले गाउनु भएको अनुराग अधिकारीजीले लेख्नु भएको गैरे सुरेशजीले संगीत भर्नु भएको निकै नै मिठो गीत अर्को साथ आउँछु दमदार मुक्तकारहरूको दमदार मुक्तको आसन दमदार मुक्तकारहरूको साथमा तबसम्मको लागि विदा दिनुहोस् नमस्कार हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा फरुन् शुभरात्री मलाई रुचिँदैन तिम्रो बारेमा मलाई रुचिँदैन तिम्रो बारेमा अरूले कुरा गरेको मलाई रुचिँदैन तिम्रो बारेमा अरूले कुरा तिमी कस्ति फुल हौ कि तिमी कस्ति फुल हौ कि केवल मलाई मन परेको मलाई रुच्दैन तिम्रो बारेमा अरूले कुरा गरेको मसँग नाटगास्त छन् तिम्रा हरेक सुख दुःख मसँग नाटगास्त छन् म बुझ्दछु मूल्य आँसुको खोज्दछु मूल्य आँसुको आँखाबाट झरेको मलाई रुच्दैन तिम्रो बारेमा अरूले